सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट अनलाइनको W W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोकझङ्कारको व्यवस्थालाई सुन्न सक्नुहुनेछ हामी हरेक दिन उपस्थित हुने गर्दछौँ दस बजेको अर्पण खबरपछि करिब करिब एघार बजीसम्म हामी उपस्थित हुने गर्दछौँ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहजमा र हामी करिब करिब एघार बजेसम्म उपस्थित हुनेछौँ मिठा मिठा लुकदोहोरी भाकाहरू बजाएर तपाईँलाई मनोरञ्जन दिने तथ्यमा हामी जुटिराखेका पनि छौँ र खाना खान लाग्दै हुनुहुन्छ होला कोही कोही श्रोता मित्र भर्खर मेलापात गरेर घर फर्किँदै हुनुहुन्छ होला कोही कोही श्रोता मित्रहरू भर्खर खाना पकाउँदै हुनुहुन्छ होला आज दिन अलिकति शीतल पनि रहेको छ यो शीतलको मौसममा झन् शीतल थप्नको लागि हामीले मिठा मिठा लुकदोरी भाकाहरू त बजाउने नै छौँ हामी कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ भने कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ आजको यो सोमबारे बसाइमा भर्खरै बजारमा आएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिने जमर्को गरिरहेको गरिराखेका छौँ ढिला नगरिकन यो क्रमलाई अगाडि बढाउन चाहन्छु अर्को एउटा मिठो भाकाबाट रामजी खाँड अनि मन्जु पौडेलको सुमधुर आवाजमा रहेको तिमी लाइटर म भएको चुरोट धुवासरी फैलेछ कुरो त अब क्रममा तपाईँको लागि मनको तिर्खा मायाले मेटेको तिमी रमा लुकेरै भेटेको थाहा पाएछन् गाउँमा पाएछन् गाउँमा पाएछन् तिमीलाई सरी फैलेछ तिमीलाई que मनको मनको कुरा सुटुक्क सुनाको थाहा पाएछन् गाउँमा थाहा पाएछन् गाउँमा थाहा पाएछन् गाउँमा तिमीलाई तर म भएको छु छन् गाउँमा गेने गेने गेने गेने तन लौ थापाए छन् गाउँमा थापाए छन् गाउँमा तिमीलाई कर्म भाको चुरोटा तिमी लाइटर म भएको चुरोटा सरी फैलेछ कुरोका कुरो त निकै नै रमाइलो लोकदोहोरी भाका थियो रामजी खाँड अनि मन्जु पौडेलको सुमधुर आवाजमा सजिएको लोक भाका थियो हामीले पृष्ठभूमिमा राखिसकेका छौँ आजको यो शीतल मौसममा झन् अलिकति शीतल बनाउनको लागि मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँलाई मनोरञ्जन दिने तत्क्रममा हामी जुटिराखेका छौँ हामी यो लोकसङ्कारको बसाइमा कहिले नयाँ भाका बजाउँछौँ कहिले पुराना भाका बजाउँछौँ कहिले लोकसङ्गीतको जानकारी दिन्छौँ भने कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छु आज कि यो सोमबार बसाइमा भने भर्खरै बजारमा आएका लोकदोहोरी भाका र तपाईँले नै मन पराउनु भएका तपाईँले नै भएका लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ ढिला नगरिकन यो क्रमलाई फेरि पनि अगाडि बढाउन चाहन्छु बद्री बङ्गिनी अनि चन्दा अरियालको सुमधुर आवाजमा सजिएको यो लोक भाका मायाले झुक्कायो यो भाकापछि एकैछिन विश्रामको समय रहनेछ विश्रामपछि फेरि उपस्थित हुने नै छौँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच कार्यक्रम लोकसङ्कारको बसाई सँगै रहनुहोला रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हल एक सय चार थोप्लो पाँचमा रेडियो अर्पण आउने एक सय चार थोप्लो पाँचमा रेडियो अर्पण आउने जति सुन्यो सुनौ सुनौ रहेछ हजुर लाउने रेडियो अर्पणमा सङ्गीत अनि समाचार आउँछ हजुर जहिले नि सुनिरहन्छु मैले नि सङ्गीत अनि समाचार आउँछ हजुर जहिले नि सुनिरहन्छु मैले नि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज अर्पण सबैका लागि सधैँका लागि छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग फोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty CC 2009-2010 Bike of the Year Award प्राप्त अपाची आरटिआर 160 सिसी साथमा स्टार सिटी 110 र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र चौक टाढी चितुवन फोन नम्बर शून्य छपन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक बाइकको यात्राको भरपर्दो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 होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्ननगर टाढी फोन शून्य छप्पन्न पाँच छैसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HM Chitwan dot com किन हो मामा हेरेको हेरे हुनुभयो त यही त भन्छ बाबु आकर्षक पाटेसन हेरौँ हेरौँ लाग्ने सिलिङ रङरोगन पनि उस्तै राम्रो घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ मैले पनि कहाँ सोचेको थिएँ र मामा तर कतार डेकोरेसनको सेवा नै भर पर्दो र स्तरीय रहेछ नि हामी कहाँ आधुनिक डिजाइनका जिप्सन बोर्ड सिलिङ वाल पुटिङ कर्निस बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङरोगन गरिन्छ सम्पर्क कतार डेकोरेसन रत्नगर एक पुरानो ज्योतिहल मार्ग बकुलर चितवन फोर फाइटर विश्वनाथ करिम्या मोबाइल अन्ठानब्बे एक बाह्र दस नौ सय नौ विकास गुरुङ मोबाइल अन्ठानब्बे चार एकाउन्न त्रिहत्तर दुई सय तेह्र कुलप्रसाद सापकोटा मोबाइल अन्ठानब्बे चार एकाउन्न साठी दुई सय तिरासी हे आजकल मलाई के भाषा कुनी रेडियो अर्पण न सुनि नहुने रेडियो अर्पण रेडियो अर्पण हजुरलाई नि मनपर्ने हामीलाई पनि मनपर्ने समाजकै दर्पण के भाषा कुनी रेडियो अर्पण न सुनि नहुने रेडियो अर्पण हामीलाई पनि मन पर्ने समाजकै दर्पण ए रेडियो अर्पण हजुरलाई नि पर्ने हामीलाई पनि मन पर्ने समाजकै दर्पण रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज अर्पण सबैका लागि सधैँका लागि व्यावसायिक विश्रामपछि तपाईँलाई कार्यक्रम लोक झङ्कारकी बसाइमा फेरि पनि स्वागत गर्न चाहन्छु तपाईँले सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहज अनि इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि कार्यक्रम लोक झङ्कारकी व्यवसायलाई सुन्न सक्नुहुनेछ कार्यक्रम लोक झङ्कारकी व्यवसायमा आज हामीले निकै नै उत्कृष्ट लोकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ मिठा मिठा लोकदोहोरी भाकाहरू बजाएर तपाईँलाई थोरै भए पनि मनोरञ्जन दिने तत्क्रममा जुटिराखेका छौँ आजको यो सोमबार व्यवसायमा भने भर्खरै बजारमा आएका लुकदोहोरी भाका र तपाईँले नै रुचाउनु भएका तपाईँले नै मन पराउनु भएका लुकदोहोरी भाकाहरूलाई कार्यक्रममा स्थान दिइराखेका छौँ यिनै भाकाहरूलाई कार्यक्रममा स्थान दिँदा दिँदै आजको कार्यक्रमबाट बिदा माग्ने बेला भइसकेको छ यतिन्जेलसम्म रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहस अनि इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot NP login गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद यतिन्जेलसम्म मेरो आवाजलाई रेडियो सेटसम्म पुर्याउने प्राविधिक कक्षका मित्र राजलाई हृदयदेखि नै धन्यवाद भन्दै यो मिठो लोकदोहोरी भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै तपाईँकै लोकसङ्गीतको सहयात्री म दिवस मगर पनि विदा हुन्छु नमस्कार छैन ठानेर मोबाइल लिँदै निस्कलै